श्रीगणेशाय नमः यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुनुवन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगः ध्यानावस्थिततद्गते मनसा पश्यन्ति योगिनो यस्यान्तं न विदुःसुरासुरगणा देवाय तस्मै नमः श्रीमच्चन्दनचर्चितोज्ज्वलबु शुक्लाम्बरमल्लिका मालालङ्कृतकुण्डला प्रविलसन् मुक्ता सर्वज्ञाननिधानपुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादाद् वक्ष्यामि ारायणकथामिमा नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरये श्रीस्कन्दकुमार श्री स्वस्तानी व्रत कथा सुनाउँदै हुनुहुन्छ अगस्त्य मुनि अत्यन्त शान्त भई श्री कुमारजीका ती कथा प्रसङ्गका साथसाथमा आफ्ना अनुहारका भावलाई पनि बदल्दै बदल्दै यी कथाहरू सुनिरहनु भएको छ कुमारजीले जस्तो प्रकारको कथाक्रमलाई बढाउनुहुन्छ तद अनुरूपकै अगस्त मुनिको अनुहारको पनि भाव बदलिन्छ कथा प्रसङ्गमा रमाइलो प्रसङ्ग सुनाउँदा अगस्त मुनि दङ्ग पर्नुहुन्छ त्यस्तै जब विरहको कथा आउँदछ अगस्त मुनि अत्यन्त नरमाइलो मानि आँखाबाट आँसु झारी यो कथालाई सुनिरहनुहुन्छ अगस्त्य कुमारजी अगस्त्य मुनिको यो अभावलाई बुझेरै आफ्ना कथाहरूलाई अगाडि बढाइरहनु भएको छ यसै क्रममा कुमारजी आज्ञा गर्नुहुन्छ अगस्त्य मुनि विष्णुलाई वृन्दाको सत्य जगाउन पठाएपछि महादेव स्वयं सङ्ग्राम भूमिमा उपस्थित भएर जालन्धरसित युद्ध गर्नुभयो महादेव र जालन्धरको ठुलो घमासान सङ्ग्राम भयो जालन्धरले अत्यन्त शक्तिशाली हतियारद्वारा श्री महादेवलाई आक्रमण गर्न थाल्यो महादेवले पनि ती सारा हतियारहरूलाई नष्ट पारिदिनुभयो जालन्धर जो अत्यन्त बलवान थियो र अनेक तरिकाका युद्ध कौशललाई थियो उसले पनि अनेकन अस्त्र शस्त्रहरू माया जालद्वारा उत्पन्न गराई श्री शिव र उहाँका सेनामाथि आक्रमण गर्न थाल्यो त्यसबाट श्री शिवका कैयन सेनाहरू क्षतिग्रस्त भए निकै नै चोट पटक चोट पटकका कारणले घाइते भए ठुलो घमासान सङ्ग्राम भइरहेको थियो र यो युद्ध अत्यन्त अद्भुत प्रकारको थियो जालन्धर जो बिल्कुल एक्ला थिए उतातिर महादेवका कैयन सेनाहरू थिए साथै बेला मौकामा देवगणहरू पनि युद्धमा समावेश भइदिन्थे तर एकापट्टि भने झालन्दर एक्लै नै यो युद्ध लडिरहेको थियो अस्त्र शस्त्रहरू ऊ बेला मौकामा कहाँबाट थियो यो एउटा अद्भुत थियो मायाजालको कारणले उसले यी सब स्थितिहरूलाई सृजना गर्न सक्दथ्यो हे महादेव अब आक्रमण गर्न सक्छस् भने ल सिधा आक्रमण गर जब महादेवले आफ्नो हतियार त्यतातिर छोड्नुहुन्थ्यो जालन्धर हराई अर्कैतर्फ पुगेर फेरि त्यहाँबाट कराउन थाल्दैथ्यो हा हे महादेव अब यतातर्फ हिर्का यस्तो प्रकारको यो युद्ध चलिरहेको थियो अद्भुत थियो त्यो युद्ध हाँस्दै हाँस्दै जालन्धर युद्ध लडिरहेको थियो हे महादेव आफूलाई खुब वीर ठान्दछ छैन त ल अब यता हारेर देखा त जालन्धर बडो स्वर गरी हाँस्दथ्यो ह ह ह ह ह निकै लामो समयसम्म घमासान युद्ध भयो धर्म भने वृन्दाको पतिव्रता धर्म विष्णुले नष्ट गरिसकेकोले बिस्तारै बिस्तारै जलन्धर बलहीन हुन पुग्यो धर्मपत्नीको यसरी पतिव्रता धर्म नष्ट भएको हुँदा बिस्तारै बिस्तारै बल घटिरहेको शक्ति घटिरहेको अनुभव जालन्धर गर्दै थियो अब बिल्कुल बलहीन भएर आकाशमा गएर झलन्धरले माया युद्ध गर्न थाले। अब ऊ निकै नै कमजोर भइसकेको थियो यतिखेरमा महादेवले आकाशमा युद्ध गर्दा जालन्धर बलहीन भएको जस्तो बुझी अब त वृन्दाको सत्य विष्णुले नासिसकेका रहेछन् भन्ने विचार गरी हातमा लिइरहेको त्रिशुल उचाले तिरै आँखाबाट आँखाको ज्वालो निकाली क्रोधले राता राता आँखा गरी जालन्धरको छातीमा ताके त्रिशुल हाने त्यो त्रिशुलको वेदनाले जालन्धरको मृत्यु भयो अनि अन्तपुरको चोकको माझमा अत्यन्त विशाल आवाज गरी पछाडियो त्यो जालन्धर खसेको शब्द वृन्दाले सुनेर के को शब्द रहेछ भनी हेर्न जाँदा आफ्ना स्वामी जालन्धरको मृत शरीरदेखि तरह तरको विलाप गर्दै भन्न थालिन् हे स्वामी यस्तो अवस्थामा मलाई एक्लै छाडी तपाईँ कहाँ जानुभयो यो के गति भयो केही क्षणमा नै यति ठुलो दुर्घटना होला भन्ने कुरा कसलाई थाहा थियो र हे स्वामी केही समय अघिसम्म हामी कति आनन्दका साथमा प्रेमालाप गरिरहेका थियौँ अब अहिले एक्कासी यो बिछोड हे भगवान् यो के हो कस्तो स्थिति हो मलाई कहाँ पार्यो अनेक तरासँग हृदय कराउँदै विलाप गर्न थाले पापिष्ट विष्णुले कपटपूर्ण छल गर्दा तपाईँको यो गति भयो तपाईँ बिना यो प्राण म कसरी राखौँ हे प्राणनाथ तपाईँ जहाँ जहाँ जानुभयो उहीँ म पनि जान्छु भन्दै जकल्टा फिजाएर विष्णुको मुख हेरी हे पापिष्ट विष्णु तिम्रो छलले मेरा स्वामीको यो अवस्था भयो मैले यो बिछोडको स्थिति देख्नु पर्यो तिम्रो कहिले कल्याण नहोस् म तिमीलाई श्राप दिन्छु तिमीले उद्धार हुनु परोस् तिमीले घाँस हुनु परोस् तिमीले वृक्ष रुख हुनु परोस् तिमी ढुङ्गा भएर बस्नु परोस् मेरो यो श्राप तिमीलाई अबदेखि लाग्नेछ भनेर ढुङ्गाले बडो वेदनाका साथमा विलाप गर्दै हुँदै कराउँदै हुँदै कराउँदै आफ्नो प्राण त्यागेर आफ्ना पति जानन्दसँग सती भए हे अगस्त्य पनि व्रताले श्राप दिएकी हुनाले झार भनेको तुलसी घाँस भएको कुच रुख भनेको पिपल ढुङ्गा भनेको शालिग्राम भएर रहनु पर्यो त्यसैले तुलसी कुश पिपल शालिग्रामलाई नारायण रूपमा मानेर सकलले पूजा गर्ने गरिन्छ यो त सबैलाई थाहा छ नै छ हिमुनि पति व्रत धर्म सबैभन्दा ठुलो धर्म हो यसरी यो जालन्धरको कथाबाट त्यही नै बुझ्न सकिन्छ पतिव्रताले गर्न नसक्ने कुरा केही छैन जे पनि गर्न सक्छन् प्रतिव्रता स्त्रीको पति नै बडो बलवान हुन्छन् यति धेरै बलवान हुन्छन् जो मैले कथामा भने हे अगस्त्य मुनि महादेव र उनका गणलाई समेत प्रतिव्रता पत्नीकी पति जालन्धरले युद्धमा निकै धौधौ पारिदिए झन्डै झन्डै यदि त्यो प्रतिव्रता धर्म कायम रहेको भए श्री महादेवले समेत जालन्धरलाई जित्न मुस्किल पर्थ्यो यति शक्ति हुन्छ प्रतिव्रता स्त्री त्यहाँ उपरान्त कृष्ण महादेवसँग गएर सबै कुरा सुनाए अब हजुरको आज्ञा भए वृन्दाको श्राप मोक्ष गर्न जान्छु भनेर विदा भएर तुलसी कुश पिपल शालिग्राम भइरहे महादेव नन्दीमाथि चढेर ब्रह्मादि देवताहरू पछि लगाउँदै अप्सराले नाच्ने गन्धर्वले गीत गाउने स्वर्गबाट पुष्प पुष्टि गराउँदै ठुलो विजय उत्सव मनाउँदै कैलाशमा प्रथम गण समेत लिएर शिवशक्तिले आनन्दपूर्वक देवताहरू पनि महादेवसँग विदा मागेर आफ्ना आफ्ना आश्रममा गए हे अगस्त्य मुनि यति मैले स्वर्गको कुरा भनिदिए अब पातालको कुरा भन्दछु सुन अस्वस्थमा ऋषि पार्वतीको आज्ञाले सप्त पाताल मध्ये रसातल नामक पातालमा गए त्यो कस्तो पाताल भने सूर्यको जस्तो तेज भएका अनेकन थरीका रत्नले जडी जडाउ गरेर सुवर्णले बनाएको पुरीमा धन धन्य आदिले पूर्ण भएको शेष नाग कर्कुटक नाग शङ्ख नाग कुलिक नाग तक्षक नाग पदम नाग भरुण नागहरू नागिनीहरू वस्त्राभूषले सिँगारी ऊभन्दा ऊ राम्री ऊभन्दा ऊ राम्री भएका यस्ता ठाउँमा पुगेर भने हे शेष नाग पार्वतीको आज्ञाले स्वस्थानी परमेश्वरीको व्रत गर्न लगाई जो दुखी छन् जो दरिद्री छन् तिनको उद्धार गर्न आएको हुँ म यस अर्थमा आएको छु कि यहाँ कोही दुखी छन् कि दरिद्र पो छन् कि कोही दुखी छन् भने मलाई भन्नु पर्यो तब शेषनाग भन्दछन् हे अस्वस्थामा रिसिभर यहाँ त दुखी कोही छैन बरु त्यो वनको नजिकमा शङ्खचूड रत्नचूड कृपा दत्त धातराष्ट्र नाको घर छ उनका स्त्रीहरू दुःखमा छन् त्यहाँ गएर सोध्नुहोस् यस्तो सुनेर अस्वस्थमा ऋषिहरू त्यसैतर्फ लागे र जब उनको आश्रमको नजिक पुगे त बोलाउँदै भने मानिसको नाम जब यी नागनागीको नाम लिँदै बोलाउन थाले तब शङ्करचूड नाकी श्री इरावती रत्नचूड नाकी स्त्री रत्नावती कृपादत्त नाकी स्त्री मृगावती धरातराष्ट्र नाकी स्त्री मदनावती ती स्त्री पुरुष अनन्य प्रीतिले बसेर रहेका थिए ती बाहिर निस्के र आफ्ना कथा बर्ताउन थाले यी नागिनाहरूका नागहरू परदेश गएपछि त्यहाँ बस्न नसकी वियोग झनी दुःखले वनमा गएर बसेका भए पनि यिनीहरू महासत्यवादी थिए परमा पनि त सुख थिएन तर भाग्य फर्कने आशमा देवता कुकारा गर्दथे बाह्र वर्ष व्यतीत हुँदा पनि नाग्ने नागिनीको र नागिनीले नागको केही खबर पाएका थिएनन् अस्वस्थामा जब दुःखका समुद्रमा चुर्नुमा डुबेका यी नागिनीहरूको उद्धार गर्ने प्रसङ्गमा अगाडि बुके तर यिनीहरू तब यिनीहरू बडो खुसी भए अनि अस्वस्थमा ऋषिले देखेर भन्दछन् हे ऋषिश्वर के कामले हामी दुखियाको कुटीमा सवाली भयो यसरी सोधेपछि अस्वस्थमा भन्दछन् श्री स्वस्थानी परमेश्वरीको व्रत गराई जो दरिद्र छन् जसका सन्तान छैनन् जो दुखी छन् जसका पति छैनन् त्यस्ताको उद्धार गरौँ भनेर आएकी हुँ म यहाँ आएको छु यस्तो वचन सुनेर मनमा आनन्द मान्दै नागिनीहरूले भने हे ऋषिश्वर हामी दुखी छौँ सन्तान पनि छैनन् पुरुष पनि छैनन् त्यो व्रत हामीलाई गराउ भनेर नाग परदेश गएको सबै कुरा वृद्धान्त सुनाए अनि श्रद्धापूर्वक आसनमा बसाए तब सुस्तम भन्दछन् हे नागिनी हो सत्य युगमा हिमालयकी पुत्री पार्वतीले श्री महादेव स्वामी पाउ भनी श्री स्वस्थानी परमेश्वरीको व्रत गरेको विधिको विस्तार गर्दछु सुना पौष शुक्ल पूर्णिमाका दिनदेखि हात घोडाको नङ स्नान गरी शुद्ध भई एक चित्त र एक भक्त रही मेरो फलानु कामना सिद्धि होस् भनेर एक महिनासम्म नित्य कालमा श्री महादेवको पूजा गर्नु कथा सुन्नु माघ शुक्ल पूर्णिमाका दिन अष्टोत्तर सय रोटी अष्टोत्तर सय अक्षता अष्टोत्तर सय यज्ञ सूत्र अष्टोत्तर सय पान अष्टोत्तर सय कुडका सुपारी अष्टोत्तर सय नाना जातका फल फुलहरू सगुन समेत अनेक तरका सामग्री तयार गरी आरसीमा ओमकार लेखी गङ्गा जलले स्नान गराउनु श्रीखण्ड चन्दन रक्त चन्दन केसर सिन्दुर फुल पहिराउनु दु धूप दीप नैवेद्य वस्त्र भेटी आफ्ना सावका श्रद्धाले चढाएर श्री स्वस्तानी परमेश्वरीको पूजा गर्नु अर्घ दिएर ध्यान जप समेत गर्नु पूजा समाप्त भएपछि प्रसाद झिक्नु र एक सय आठमा आठ रोटी आठ अक्षता आठ पान आठ सुपारीका कुड्का दाना जातका फुल फल समेत गुण समेत राखी आफ्ना पतिलाई दिनु पति नभए छोरालाई छोरा नभए मित छोरालाई दिनु मित छोरा पनि नभए जुन कामना गरेर व्रत गरेको छ त्यो पूर्ण होस् भनेर गङ्गामा लगेर बगाउनु सय रोटी आफूले फलहार गरेर रात्रिमा जागराम गर्नु यति गर्यो भने तिमीहरूको दुःख नाश भई नागहरू आइपुग्नेछन् यसमा अन्यथा नमान भने ऋषिका कुरा सुनि नागिनीहरू भन्दछन् हे ऋषे हामी स्त्री जातिमा यस्तो ज्ञान कसरी कहाँ पाऊ तपाईँ बसेर व्रत गराई हामी दुखीहरूको अनाथको हामी दुखी अनि अनाथहरूको उद्धार गरेर जानुहोस् यति भनेर घरमा लगेर आदरका साथ लगे केही दिनपछि पौष शुक्ल पूर्णिमाको दिन आयो ऋषिले विधिपूर्वक व्रत आरम्भ गराए महिना दिनपछि माघ शुक्ल पूर्णिमाको दिन सबै पूजा सके अर्घ दिएर ध्यान जप स्तोत्र पाठ पनि गर भने नागिनीहरूले अर्घ दिएर अञ्जली बाँधे हे स्वस्थानी परमेश्वरी हामी दुखी पापिनीको पूजाले सन्तोष भएर यो दुःखको समुद्रदेखि पार लगाऊ त्यति भने र स्तुति समाप्त हुनसाथ हजार सुलेका जस्तो तेज भएकी श्री स्वस्थानी परमेश्वरी प्रकट भएर हे नागिनी हो तिम्रो दुःख नाश होला नागहरू पनि चाँडै नै आउनेछन् भनी वरदान दिएर ध्यान हुनुभयो प्रसाद शीघ्र लाग्दा नागहरू पनि टुप्लुक्क आइपुगे नागिनीहरू हर्षले गदगद भएर धन्य स्वस्तानी धन्य भन्दै आठ चोटी आठ अक्षता आठ पान आठ कुटका सुपारी सकुन समेत आफ्ना पतिलाई दिएर चरणमा दण्डवत गरे अनि अस्वस्थामा ऋषिलाई श्रद्धापूर्वक भोजन गराई दक्षिणा दिए र ऋषि पनि नाग सहित विदा भएर गए तब नाग नागिनी असङ्ख्य सम्पत्ति पाए आनन्दका साथमा रहँदा भए तब नागिनीहरू भन्दछन् आफ्ना पतिको साथमा रहेर उनीहरू अत्यन्त खुसी छन् हे पतिदेव यतिका वर्षसम्म छोडेर हामीलाई कहाँ गएका थियो अथवा नागहरू भन्दछन् कहीँ गएका थिएनौ कामको खोजीमा निकै टाढासम्म गइरहेका थियौँ आज हामी यसै कामको सिलसिलामा समुद्रमा भित्रपट्टि बगिरहेका थियौँ अकस्मात कहाँबाट रोटी बगेर आयो तब त्यो रोटी टिपेर हेर्दा धेरै वर्ष भइसक्यो हामीले आफ्नो पत्नीलाई नभेटेको यी पत्नी आफ्नो यो रोटी आफ्नो पत्नीलाई लिएर जाउँ भने मनमा हाम्रो आय विचार आयो र यो रोटी लिएर आउँदा हामी सबैको भेट भयो त्री ती श्री स्वस्थानी व्रतको प्रभावले हाम्रो भेट भयो धन्य श्री स्वस्थानी स्वस्थानी माता कि जय यसरी नागहरूले श्री स्वस्थानीको गुणगान गरेर आनन्दसँग बस्दा भए इति केदारखंडे माघ महात्मे कुमार अगस्त संवादे श्री परमेश्वर व्रत कथा नागिनी व्रत कृत नाम अष्टादशो तत्रैव गंगा यमुना च तत्र गोदावरी सरस्वती च सर्वाणि तीर्थानि वसन्ति तत्र प्रसङ्गः कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वानुसृतिस्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेतत् काम मोक्ष यी चारै पुरुषार्थका साधन शरीर नै हो अत शरीरको सधैँ रक्षा गर्नुपर्छ रोगहरू मुख्यत पाप कर्मकै परिणाम हुन् तसर्थ सत्कर्म गर जाति चम्पक बिल्ब पत्र रचितम् पुष्प पानीले हाम्रो तिर्खा मेट्न नसके जस्तै प्रतिशोधले हाम्रा भावनाहरूलाई शान्त गर्न सक्दैन मनुष्यको मनमा सन्तोष हुनु स्वर्ग प्राप्ति भन्दा पनि ठुलो हुन्छ सन्तोष नै सबैभन्दा ठुलो सुख हो सन्तोष यदि मनमा परिपूर्ण भयो भने त्यसभन्दा ठुलो कुरा संसारमा केही हुँदैन स्रोत महाभारत शान्ति पर्व निज व्यक्तिको सङ्गत गर्नाले मनुष्यको बुद्धि नष्ट हुन्छ मध्यम कोटिका व्यक्तिहरूको सङ्गतले बुद्धि मध्यम स्तरको हुन्छ उत्तम गुणका व्यक्तिहरूसँगको सङ्गतले व्यक्तिले श्रेष्ठता प्राप्त गर्दछ स्रोत महाभारत वन पर्व गर्नुपर्ने काम नगर्नाले र नगर्नुपर्ने काम गर्नाले घमण्डी र विचारहीन मानिसका पापी विचारहरू बढ्छन्